पर्यटकीय नगरी सौराहामा पछिल्लो समयमा पर्यटकको आगमन बढेको छ सौराहामा घुम्न आउने पर्यटकको संख्या बढे पनि टाँगा व्यवसायमा भने खासै फाइदा नभएको टाँगा व्यवसायीहरूको गुनासो छ पूर्वी चेतवनको सौराहा चोकदेखि सौराहासम्म टाँगा चलाउँदै आएका व्यवसायीहरूले पछिल्लो समयमा आन्तरिक र बाहिर पर्यटकको संख्या बढे पनि आफूहरूलाई भने खासै फाइदा नभएको बताएका छन् प्रत्येक आधा आधा घण्टामा सौराहा चोकबाट सौराहासम्म छुट्ने गाडीले पच्चिस रुपियाँमा लैजानेर आफूहरूको टाँगामा बाहिर पर्यटक मात्र बढी यात्रा गर्ने बताउनुहुन्छ सौरा चोकदेखि सौरासम्म टाँगा चलाउँदै आउनुभएका टाँगा व्यवसायी सुभाष चौधरी सेकेन्ड सेकेन्डमा आधी दुई घन्टामा गाडी खुल्छ टाँगामा बाहिरको मान्छे आयो मात्रै चोइस गर्छ न लोकल मान्छे त बजे बजेन टाँगा व्यवसायीले छ जनाको सिट रहेको टाँगामा विदेशी पर्यटकलाई सय र नेपालीलाई चालिस रुपियाँ लिने गरेका छन् उनीहरूले दैनिक पालो पालो टिप गर्ने र प्राय दिन दिनमा पाँच छ सय हुने र घोडालाई साढे दुई सयको खाना खर्च छुट्याई दैनिक गुजारा चलाएको छु भन्नुहुन्छ फेरि पनि सुभाष चौधरी टाँगा व्यवसायीहरूले आफूहरू दैनिक गुजाराको लागि टाँगा व्यवसाय गर्न बाध्य भएको बताएका छन् व्यवसाय गर्दै गर्दा यात्राको क्रममा घोडाले जताभावी मलमूत्र गर्दा आफूहरूलाई झनै समस्या हुने गरेको बताएका छन् घोडाको मलमूत्र

टाङ्गा व्यवसायहरू आफूहरूलाई पार्किङको मात्र सुविधा भए पनि पेसा गर्न सहज हुने बताउँछन् यस सम्बन्धमा सम्बन्धित निकायले पनि ध्यान दिने कि